कति दिन बिते कति रातहरू कति दिन Sri सम्बन्ध स्वर्गमै बन्छ कि जोडी हुने धरतीमा त्यही नै रचिन्छ कि सम्बन्ध स्वर्गमै बन्छ aquí. दिन बिते कति रातहरू समयसँगै कहाँ छुटे हातहरू हुन्छ हृदय धेरै बर्सन्छन् मासु टुक्रेको